यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी साठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसएल को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एल्टिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल नेकपा एमालेको नौ महाधिवेशनमा आज बन्द सत्र शुरू हुँदैछ दिउँसो एक बजेदेखि महाधिवेशन स्थल भ्रिकुटी मण्डपमा शुरू हुने बन्द सत्रमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र सचिव युवराज गेवालीको विधान संशोधन मस्यौदा प्रस्तुत हुने एमाले जनाएको छ त्यसअघि बन्द सत्रमा अध्यक्ष खनालले केन्द्रीय कमिटिका सदस्य केन्द्रीय निकाय ज्येष्ठ कम्युनिष्ट मञ्च र अनुशासन कमिटिका सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ केन्द्रीय कमिटिले समितिले आयोजकहरू स्वत महाधिवेशन प्रतिनिधि हुने निर्णय गरिसकेको छ यो निर्णय महाधिवेशनको हलले पारित गरेपछि मात्रै लागू हुने भएकाले अध्यक्षले प्रस्ताव पेश गर्ने केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभएको छ प्रस्ताव पारित भएपछि केन्द्रीय कमिटी सल्लाहकार कमिटी लेखा आयोग अनुशासन आयोग र ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य गरी झण्डै दुई सय पचासजना पदेन प्रतिनिधि हुनेछन् नौ महाधिवेशनको लागि यी सहित दुई हजार दुई सय चौध जना प्रतिनिधि चयन भइसकेका छन् विधान अनुसार पाँच प्रतिशत अर्थात एक सय एघार जनाको मनोनयन आज गर्ने तयारी भएको सचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ स्रोतका अनुसार अध्यक्षका प्रत्याशी माधव कुमार नेपाल र केपी शर्मा ओली पक्षलाई मनोनित प्रतिनिधि आधा आधा बाँड्ने तयारी गरिएको छ तर अध्यक्ष खनाल र उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो भाग माग गरेकाले सहमति जुटाउन समस्या भएको छ एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक अहिले बसिरहेको छ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजनपाटमा जारी बैठकमा पार्टीले पहिलो चरणमा चलाएको प्रशिक्षण कार्यक्रम उपनिर्वाचनको समीक्षा र दोस्रो चरणको कार्यकर्ता प्रशिक्षण कार्यक्रम तय गर्नेबारे छलफल भइरहेको छ यसै गरी बैठकमा नेताहरूबीचको विवादका कारण केही जिल्लामा गठन भएका समानान्तर कमिटिका विषयमा समेत छलफल हुनेछ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डाक्टर बाबुराम भट्टराई बीच विवाद बढेसँगै मकवानपुर सहित केही जिल्लामा समानान्तर कमिटी विस्तार भएका छन् नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ पार्टी कार्यालय बुद्धनगरमा दिउँसो बस्ने बैठकमा आज पनि अध्यक्ष मोहन वैद्यले पेश गर्नुभएको राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै नेत्र विक्रमचन्द जो पार्टी सचिव हुनुहुन्छ उहाँले पेश गर्नुभएको फरक प्रस्तावका विषयमा छलफल केन्द्रित हुनेछ अस्ति बुधबारबाट शुरू भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष वैद्यले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा सहितको प्रस्ताव प्रस्तुत गर्नुभएकामा त्यसमा असहमति जनाउँदै सचिव चन्दले जनयुद्धको निरन्तर तामा जनविद्रोहको कार्यदिशाको प्रस्ताव पेश गर्नुभएको थियो केन्द्रीय सदस्यहरूले अध्यक्ष वैद्यको प्रस्तावको परिपूरकको रूपमा सचिव चन्दको प्रस्ताव लैजानुपर्ने सुझाव दिएको माओवादीका प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र बहादुर चन्द पक्षका नेता तथा कार्यकर्ताहरू चन्दलाई पार्टी अध्यक्षमा आधिकारिकता दिन माग गर्दै आज निर्वाचन आयोग जाँदैछन् पूर्व अध्यक्ष सूर्यबहादुर थापाले महाधिवेशनको निर्णय विपरीत पशुपति शमशेर राणालाई अध्यक्ष पद हस्तान्तरण गरेको विरोधमा चन्द पक्ष निर्वाचन आयोग जान लागेका हुन् एक वर्ष अगाडि भएको महाधिवेशनले अध्यक्ष पद आलो पालो गर्ने र थापापछि चन्दलाई अध्यक्ष बनाउने घोषणा गरेको भए पनि थापाले त्यस विपरीत काम गरेकाले आधिकारिकता दावी गर्दै आयोग जान लागेको नेता प्रकाश चन्द्र लोहानीले जानकारी दिनुभएको छ दिउँसो साढे बाह्र बजे शान्ति वाटिकामा भेला भएर निर्वाचन आयोगमा जाने तयारी गरेको पनि उहाँले बताउनुभयो प्यालेस्टाइनसँग बढ्दो विवादका बीच इजरायलले गाजापट्टि क्षेत्रमा अतिरिक्त सुरक्षा बल परिचालन गरेको छ इजरायलको पश्चिमी तट क्षेत्रमा ती इजरायली किशोरको हत्या भएको विषयलाई लिएर चर्केको विवादले त्यहाँ हिंसाको रूप लिएको छ इजरायली सेनाले प्यालेस्टाइनी एक युवकको हत्या गरेपछि विवादले उग्र रूप लिएको अधिकारीहरूको भनाइ छ इजरायली सेनाले गाजा क्षेत्रबाट प्यालेस्टाइनी उग्रवादीहरूले रकेट हमला जारी राखेकाले आफूहरूले त्यस क्षेत्रमा सैन्य शक्ति बढ़ाएको बताएको छ इजरायली सेनाले यो कदम विवाद बढ़ाउन नभई आफ्नो सुरक्षाका लागि चालिएको चालिए दावी गरेको छ र विश्वकप फुटबलको क्वार्टर फाइनल चरणका खेलहरू आजदेखि शुरू हुँदैछ पहिलो खेलमा आज राति पौने दस बजे जर्मनी र फ्रान्स तथा राति पौने दुई बजे आयोजक राष्ट्र ब्राजिल र कोलम्बिया भिड्नेछन् त्यस्तै गरी भोलि अर्जेन्टिना र बेल्जियम तथा नेदरल्याण्ड्स र कोस्टारिका भिड्ने भएका छन् यसैबीच अर्जेन्टिनी मिडफिल्डर मार्कोस रोजोले विश्वकपमा भोलि बेल्जियम विरूद्ध हुने क्वार्टर फाइनल गुमाउने भएका छन् उनले स्विजरल्याण्ड विरूद्ध अन्तिम सोह्रको खेलमा पहिलो कार्ड पाएका थिए हौस् त बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनिटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटीच्यूट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस लागि सुन हजुर